খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल अब ट्राफिक खबर विस्तारमा अवैध रूपमा भारत निकासी गर्न लागेको गिटीसहित सातवटा ट्रिपरलाई रूपन्देहीको जिल्ला विकास समितिले भैरवबाट नियन्त्रणमा लिएको छ लु एक ख त्रिचालिस साठी ना दुई ख छयालिस सडसठी लु एक ख अडतिस एक्कासी लु एक ख अडतिस सडसठी र लु एक ख अडतिस अडसट्ठी लु एक एघार अन्ठाउन्न र लु एक बत्तिस त्रियासी नम्बरका ट्रिपरलाई जीविसले भैरहवा कार्यालय नजिकबाट नियन्त्रणमा लिएको हो स्थानीय अनुगमन समितिले रूपन्देहीका नदीजन्य पदार्थ भारतमा निकासी बन्द गरे पनि केही क्रसर उद्योगले अवैध रूपमा निकासी गरेको सूचना पाएपछि जीविसले अनुगमन बढाएको हो ट्राफिक खबर कैलालीको गेटा चार राजपुरमा म्याजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ सातजना घाइते भएका छन् अतरियाबाट धनगढीतर्फ गइरहेको सय एकजन तिन दुई छ नम्बरको म्याजिक दुर्घटनामा परेको हो मृत्यु हुनेको शनाखत भएको छैन घाइते सबैको धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ निर्मध्ये घाइते भएका महेन्द्र सिंह बब्लु सिंह र गोरीलाल चौधरीको अवस्था गम्भीर रहेको छ सरकारी अनुगमन तथा निरीक्षण प्रभावकारी नहुँदा पाल्पामा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् पहाडी जिल्लाका सडकमा सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीको प्रभावकारी अनुगमन नहुँदा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य भएका हुन् जसले गर्दा सवारी दुर्घटनाको पनि जोखिम बढ्ने गरेको छ यो सबैको कारण सिन्डिकेट नै हो व्यवसायको हकितका लागि खुलेको संस्थाले खुल्ला र प्रतिस्पर्धामा सवारी साधन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 पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि हामीलाई लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभाग्य वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराह चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोप्राइटर जीवन बाबु एक एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् पुनश सौभाग्य वस्त्रालयको सोरुम सोही बिल्डिङको अन्डरग्राउन्डमा पनि शीघ्र खुल्दैछ मेरो लागि एउटा बाइक मेरो छोरीको लागि स्कुटी तर मलाई चाहिन्छ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 अर्डर अनुसार गरगहना तयार गरिने कम्प्युटर प्रविधिबाट नापतोल गरिने राशि अनुसारका पत्थर साथै नयाँ गरगहनासँग पुराना गरगहना साटिने सम्पर्क जय श्री राम ज्वेलर चाँदी पसल रनपा दुईटारी high school road Chitwan proprietor Om Prakash mobile अन्ठानब्बे चार पचास त्रिचालिस चार सय अन्ठानब्बे हेलो बोल्दिन तिमीसँग ओ नरिसाउ न आज तिम्रो लागि युनिक सरप्राइज छ कि के युनिक सरप्राइज सुन न तिमी र म आज चन्द्र युनिक कटेजमा खाजा खान जाने हुन्छ ओ रियली थ्याङ्क यू हो मायालुको खुसी अनि स्वादिष्ट खाजाको लागि Chandra unique cottage and restaurant is the best स्वच्छ सफा हरियाली वातावरणमा हाँसको मासु चिकन रोस्ट तास मम चौबिन खाजा नास्ता र ब्रेकफास्टको लागि कफी चियाको व्यवस्था रहेको छ नि साथै बर्थडे पार्टीको लागि पनि व्यवस्था छ नि Chandra unique cottage and restaurant Chainpur दुई झ्यामिरे गणेश चोक मोबाइल अन्ठानब्बे चार पचास अठहत्तर छ सय एकानब्बे र अन्ठानब्बे चार पचास उनानब्बे दुई सय छत्तिस प्रोपराइटर चन्द्रकान्त छतकुली ए छोरा बहिनीको बिहेको लागि भिडियो क्यामेरा विवाहका गिफ्टहरू कहाँबाट ल्याउँछस् ल मम्मीलाई थाहा नै रहेनछ हाम्रै टाढी सिनेमा रोडमा रहेको विश्वासिलो र भरपर्दो पसल युनिक फोटो स्टुडियोमा मैले अर्डर दिइसकेको छु हामी कहाँ भिडियो क्यामेरा भाडामा पाउनुका साथै विवाह व्रतबन्ध बर्थडेका गिफ्टहरू सुपथ मूल्यमा पाइन्छ सम्पर्क युनिक फोटो स्टुडियो टाढी चोक cinema road proprietor Jena Chaudhary mobile अन्ठानब्बे चार पचास सडसठी दुई सय एकहत्तर अन्ठानब्बे चार एकाउन्न त्रिसठी तिन सय अठार पुनश्च मेमोरी कार्डबाट पनि फोटो धुलाउने काम गरिन्छ मनोरञ्जनका लागि सुन हजुर अर्पण एक सय चार थोप्लो पाँच मेगा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 छपन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ अय्या बा अय्या मरिनी आमा सोध्न सक्थिन मार्छु यसलाई आज बिहे गर्न लागेको भाइलाई किन कुर्ता खियाए हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना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 नौ नौ दुई website W W W dot hotel star banquet dot com मुख्य कार्यालय काठमाडौँ पुरानो स्वयम्भू पार्टी प्यालेस फोन शून्य एक चार छ सात दुई दुई आठ सात के तपाईँ शुभ विवाह बन्द गर्दै हुनुहुन्छ या विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटम पाइने ठाउँ खोजिरहनु भएको छ यदि त्यसो हो भने विश्वासिलो र भरपर्दो तपाईँको आफ्नै पसल हो आरके भाँडा plastic and gift house and gift house शुभ विवाह व्रत व्रतबन्धमा आवश्यक पर्ने तामाका भाँडाहरू दैनिक क्रियाकलापमा प्रयोग हुने भाँडा बर्तनहरू विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटमका साथसाथै प्लास्टिकका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइने एक मात्र ठाउँ आरके भाँडा plastic and gift house RK भाँडा plastic and gift house Ratnanagar Bakullahar एक चितवन कर्मचारी पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रामकृष्ण नेउपाने सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे एघार बाइस सैतिस सत्तरी आथा अस्ति भर्खरै ब्याट्री फेरेर लाइट बनाएर ल्याएको हैरान भइसके पैसा खर्च भएको भए कति खर्च गर्नु कहिल्यै पनि उज्यालोमा बस्न पाइने भएन होइन लोडसेडिङको कुनै विकल्प छैन किन हैरान हुन्छु र मैले आज मात्रै पत्ता लगाएर आएको छु घामबाट बल्ने बत्तीले लोड सेडिङको झन्झटबाट मुक्त भइन्छ त्यति मात्र कहाँ हो र बिजुली बिलको बचत पच्चिस वर्षसम्म ग्यारेन्टी र भर पर्दो करेन्ट नलाग्ने बाल्न कुनै झन्झट नहुने सर्भिसको राम्रो सुविधा भएको होम विकास सोलर सोलुसन होइन यस्तो कहाँ पत्ता लगाउनु भयो ल उता हेर त छिमेकीको घर कस्तो झलमल्ल छ त्यहाँ गएर ठुल्दैलाई सोधेको थिएँ हजुर पूर्वी चितवनमै पहिलो दर्ता भएको अनि विश्वासिलो पर्दो तालिम प्राप्त टेक्निसियनहरूबाट पच्चिस वर्ष ग्यारेन्टीको